सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बसिरहेको छ गत आइतबारको बैठकमा पेश भएका दुईवटा छुट्टा छुट्टै प्रतिवेदनको निष्कर्ष आजको बैठकमा पेश हुनेछन् नेता कृष्ण बहादुर मोहराले प्रस्तुत गर्नुभएको संगठन सुदृढीकरण प्रतिवेदन तथा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा तयार भएको उत्पादन निर्माण र व्यवस्थापन सम्बन्धी प्रस्तावमा विभिन्न ब्यूरोले गरेको छलफल र प्रतिवेदनको निष्कर्ष आजको बैठकमा समूहगत रूपमा पेश गर्ने एकीकृत माओवादीले जनाएको छ प्रतिवेदनमा विभिन्न बीसवटा ब्यूरोका सदस्यहरूले छलफल गरेका थिए केन्द्रीय कार्यालय कोटेश्वरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड पदाधिकारीको नियुक्ति त्यसको संख्याका विषयमा पनि छलफल हुनेछ केन्द्रीय समितिको सदस्य संख्या रिक्त निकायका सचिव कोषाध्यक्ष र उपाध्यक्ष कसलाई बनाउने लगायतका विषयमा रहेका विवादबारे पनि छलफल हुनेछ अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरू बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ तीनैजनाले आफू अनुकूलका मान्छे मनोनयन गर्ने तयारी गर्दा विवाद बढ़ेको थियो निर्वाचन कानूनलाई अन्तिम रूप दिने विषयमा छलफल गर्न मन्त्री परिषद बैठक आज बस्दैछ बैठकमा निर्वाचन कानून र निर्वाचनको मिति घोषणाको एजेण्डालाई अन्तिम रूप दिने बताइएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा अहिले केही बेरमा बस्ने बैठकमा दलहरूसँगको वार्ताका आधारमा निर्वाचन कानूनका विषयमा सरकारले धारणा बनाउने प्रधानमन्त्री कार्यालयले जनाएको छ थ्रेसोल लगायतका विवाद समाधान गर्न नसकेपछि दलहरूले सरकारलाई नै निर्वाचन कानून टुङ्गो लगाउने जिम्मेवारी दिएका थिए आजको बैठकमा अन्य मन्त्रालय लगायतका एजेण्डाका विषयमा पनि छलफल हुनेछ निर्वाचन कानूनको संशोधन लगायतका विषयमा अन्तरिम मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श पनि जारी राख्नु भएको छ नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आज भारतीय जनता पार्टी जनता दल युनाइटेड लगायत विभिन्न दलका नेताहरूसँग भेट्दै हुनुहुन्छ नेता देवालले आज साँझ भारतीय जनता दलका अध्यक्ष राजनाथ सिंह र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग भेट गर्न लाग्नु भएको हो यस्तै नेता देउवासँग आज वाणिज्य मन्त्री आनन्द शर्माले पनि भेट गर्दै हुनुहुन्छ देउवाले आज विवेकानन्द फाउन्डेशनले गर्ने अन्तर्क्रियामा पनि सहभागिता जनाउनुहुनेछ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब बन्ने संविधान सभाले छ महिनाभित्र संविधान जारी गर्न नसके जनमत संग्रह गरेर भए पनि संविधान जारी गर्नुपर्ने बताउनु भएको छ पाल्पाको मदन पोखरामा बन्न लागेको पोलिटेक्निक इन्स्टिच्यूटको शिलान्यास गर्दै नेता नेपालले संविधानका विवादित विषयमा जनमत संग्रह गरेर भए पनि टुङ्गो लगाउनु पर्ने बताउनु भएको हो देश जटिल संक्रमणबाट गुज्रिएको बताउँदै उहाँले आगामी मंगिरसम्म जसरी भए पनि संविधान सभाको चुनाव सम्पन्न गर्नुपर्ने बताउनु भएको छ आन्दोलनमा रहेका दलहरूलाई पनि सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने उहाँको सुझाव रहेको छ मुलुकमा जारी संक्रमण अन्त्यका लागि दलहरूले आपसमा खुट्टा तान्ने प्रविधि त्याग्नुपर्ने नेपालले बताउनु भएको छ कृषि निर्वाहमुखी भइरहेको भन्दै व्यवसायमुखी कृषि प्रणालीको विकास नगरेसम्म कृषि माथि उठ्न नसक्ने उहाँको भनाइ थियो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानठेमे भक्तपुरको सहयोगमा निर्माण हुन लागेको इन्स्टिच्यूटमा भेटनरी जेठिएर कृषिको पढ़ाई हुनेछ मदन पोखरा छ र सातमा रहेको करिब दस दशमलव दुई हेक्टर क्षेत्रफलको जग्गा स्थानीय जनता र नेपाल सरकारबाट परिषदलाई प्राप्त भएको हो करिब